ध्रुव तारा धरतीमा झर्यो गाउँ सहर टोल टोल सबलाई मन पर्यो सधैँ अटल सधैँ निडर हाम्रै ध्रुव तारा चेतनाको ज्योति बाली पार्छ झिल्मिल सारा उज्यालोको शक्ति हो यो हाम्रै ध्रुव तारा सामुदायिक रेडियो मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको सामिप्यता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक तिमीलाई तर हद गर्न सक्दिन माया गर्छु तिमीलाई तर हद गर्न सक्दिन बाँच्छु मात्रै तिम्रो लागि मर्न सक्दिन माया गर्छु तिमीलाई तर हद गर्न सक्दिन बाँच्छु मात्रै तिम्रो लागि मर्न सक्दिन मुटु दिएर आफ्नो सर्वस्व नै सुम्पेर मुटु दिएर आफ्नो सर्वस्व नै सुम्पेर सारा खुसी तिम्रो निम्ति हर्न सक्दिन हो बाँच्छु मात्रै तिम्रो लागि मर्न सक्दिन माया गर्छु तिमीलाई तर हद गर्न सक्दिनँ मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ दिउकी भनी खोजी हेरे पाइन मुटु दुईटा दिउकी भनी खोजी हेरे पाइन मुटु दुईटा तिमलाई माया गर्ने असम्मै हो एउटा तिमीलाई माया गर्ने कसमै हो एउटा मेरी माँ नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तकहरूको मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको यो नवीन श्रृङ्खलासँगै पुनः उपस्थित भइसकेका छौँ प्रतिबाट साथी साथी बिन्दास पिआरटीसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्त्व हजुर तपाईँलाई फर्किङको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ घर सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ आउँछौँ हामी शुक्रबार राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँगै रहन्छौँ तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट यहाँलाई हामी कार्यक्रममा सहभागी गराउने गर्छौँ चाहनुहोस् आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचनुहोस् डायल गर्नुहोस् मेरो प्यारो साथी शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवालमाथिको माथिको सँगै फेसबुक पेजमा आएका मुक्तक पनि पक्का म कार्यक्रममा वाचन गर्नेछु तर यति बेला सुरुवातमा कोही साथी आइसक्नु भएको छ उहाँको आवाज कार्यक्रममा मिसाउँछौँ उहाँको मुक्तक यति बेला सुन्छौँ कोही साथी हुनुहुन्छ होला हो हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ विष्ट यो आवाज मलेसियाबाट सबै कार्यक्रममा आउनुहुन्छ निकै खुसी लाग्छ मलेसियाबाट हामीलाई अनलाइनमा सुनिदिनुहुन्छ निकै खुसी लाग्छ है के छ नयाँ खबर मलेसियातिरको भन्नुहोस् यो एक हप्ता एक हप्ता यो एक हप्ताको उन्नति प्रगति सुनाउनुहोस् न त्यसो भए है हुन्छ त्यति माया गरिदिनुहुन्छ निकै खुसी लाग्छ विश्वजी हजुर हुन्छ मुक्तक सुनौ यहाँको प्रकाश सुरु गर्नुहोस् जिन्दगीमा सधैँ दुःख विधा कोरेर सुन सिके आफ्नै सगा नाता चुटेर पिउन सके सिकेँ जिन्दगीमा सधैँ दुःख पिठ छोडेर पिउन सिकेँ आफ्नैसँग नाता चुटेर पिउन सिकेँ मलाई पनि चुट्ने लर कहाँ थियो र उसँगै न उसकी यादले सताएर पिउन सिकेँ जिन्दगीमा सधैँ दुःख पिठा पढेर दिन सिकेँ आफ्नोसँग नाता चुटेर पिउन सिकेँ निकै मिठो धेरै टाढाबाट कार्यक्रममा आउनुहुन्छ निकै खुसी लाग्छ सुटिङ अहिले भने मलेसियाबाट विश विश्व हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नु होला आफ्नो मुक्तकलाई आफ्नै आवाजमा यदि यहाँले मुक्तक वाचन गर्न चाहनुहुन्छ भने पक्का यो नम्बर डायल गर्नुहोला गएको साथीको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाबसँगै फेसबुकको पेजमा आएका मुक्तक एकैछिनपछि वाचन गर्छु तर यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ उहाँको आवाज कार्यक्रममा हामी होला हो हेलो दाजु दर्शन हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म सरपुरबाट सतीश शर्मा सतीशजी कहाँ हराउनु भएको थियो यत्रो दिन <laughs> केमा व्यस्त हुनुहुन्छ आजकल चाहिँ मात्रै चुनाव लागेको थियो त्यो कारणले गर्दा कार्यक्रमलाई पनि चट्टक्कै माया मारिदिनु भयो है हुन्छ सधैँ धेरै दिनपछि यहाँको मुक्तक सुन्न पाउँदैछु निकै खुसी लागेको छ आज है मुक्तक सुरु गर्नुहोस् तिमीलाई नै सम्झि सम्झी म जिउन सक्दिनँ भो तिमीलाई नै सम्झि सम्झी म जिउन सक्दिनँ भो नसा धेरै भइसक्यो म पिउन सक्दिनँ भो तिमीलाई नै सम्झि सम्झी म जिउन सक्दिनँ भो नसा धेरै भइसक्यो म पिउन सक्दिनँ भो देऊ दिन मन छ जसलाई देऊ दिनमन छ जसलाई मुटु छाती चिरेर देऊ सहयोग नमाग्नु मसँग म पिउन सक्दिनँ अब नसा धेरै भइसक्यो म पिउन सक्दिनँ अब तिमी म जिउन सक्दिनँ अब हुन्छ सतीशजी निकै मिठो मुक्तको वाचन गर्नु कार्यक्रममा आउँदै गरेर छुट्टिन्छु सतीशजी सतीश शर्मा हामीलाई सरदपुरबाट फोन गरिदिन्थ्यो शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला तपाईँले फेसबुक पेजमा आएका मुक्तकहरू वाचन अब भने म गर्छु मासु भात खुवाउँदा खुवाउँदैमा भोट पाउने छैनौ मासु भात खुवाउँदैमा भोट पाउने छैनौ कलाकार नचाउँदैमा भोट पाउने छैनौ मासु भात खुवाउँदैमा भोट पाउने छैनौ कलाकार नचाउँदैमा भोट पाउने छैनौ अब देश बनाउने असल नेता चुन्नुपर्छ अब देश बनाउने असल नेता चुन्नुपर्छ पैसाको बिटो बर्साउँदैमा भोट पाउने छैनौँ मासु भात खुवाउँदैमा भोट पाउने छैनौँ कलाकार नसाउँदैमा भोट पाउने छैनौँ अजान श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जाबाट मुक्तक फेसको पेजमा पोस्ट गर्नुभएको मिठो मुक्तको लागि धन्यवाद दिन्छु कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ हेलो हेलो हजुर नमस्ते हजुर नमस्कार आवाज सायद म यदि गलत होइन भने ईश्वर छतकुल वर्ष हुनुपर्छ हजुर हन्ड्रेड पर्सेन्ट सही ईश्वर जी कहाँ हुनुहुन्छ है तपाईँको बोलीको स्पर्श ठ्याक्कै मेरो कानमा गुन्ज्यो त्यो कालिक ठ्याक्कै चिने मैले यहाँलाई अनि ईश्वरजी के छ भाइ टौडातिरको नयाँ नौलो खबर सुनाउनुहोस् हेटौँडाको चाहिँ चुनावी माहौल भर्खर सकेको छ र यो जितको परिणामलाई उल्लासका साथ दलहरूले मनाइरहेको छ र मलाई चाहिँ अलिक सन्चो छैन स्वास्थ्यले साथ दिइरहेको छैन यस्तै छ है हजुर हुन्छ ईश्वरजी अब शीघ्र स्वास्थ्य लाभको कामना मुक्तक सुन्छौँ धन्यवाद मुक्तक यस्तो छ हाँस्न पनि सकिन रुन पनि सकिन हाँस्न पनि सकिन रुन पनि सकिन भाग्य टुट्यो तिम्रो मान्छे हुन पनि सकिन हाँस्न पनि सकिन रुन पनि सकिन भाग्य टुट्यो तिम्रो मान्छे हुन पनि सकिन हर रात आँखाहरू आँसुको ताल बन्छ हर रात आँखाहरू आँसुको ताल बन्छ रोँदै रोँदै तिम्रो तस्विर छुन पनि सकिन भाग्य टुट्यो तिम्रो मान्छे हुन पनि सकिन हाँस्न पनि सकिन रोन पनि सकिन भाग्य टुट्यो तिम्रो मान्छे हुन पनि सकिन धन्यवाद है जस्तै कठोर मन पनि रुदो रहेछ पिरतीमा जस्तै कठोर मन पनि रुदो रहेछ पिरतीमा सम्झनाले कोमल दिल छुदो रहेछ पिरतीमा जस्तै कठोर मन पनि रुँदो रहेछ पिरतीमा सम्झनाले कोमल दिल छुँदो रहेछ पिरतीमा आँखा रसाई अलिअलि सम्झना ती याद बन्छन् आँखा रसाए अलिअलि सम्झना ती याद बन्छन् थाम्न खोजे र आँसु सुइँदो रहेछ पिरतीमा जस्तै कठोर मन पनि रुँदो रहेछ पिरतीमा सम्झनाले कोमल दिल छुँदो रहेछ पिरतीमा हस् स्पर्श चाहिँ छुट्टी भइहाल्यो भने नमस्कार स्कुल सतकुरी स्पर्श हामीलाई फोन गरिदिन्थ्यो कमल पाण्डे चापाकोट चार स्याङ्जा हाल मुम्बईबाट यो मुक्तक पोस्ट गर्नुभएको ठ्याक्कै मैले भाषण गरिदिएँ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँको लागि खुल्ला छ परदेशीको याद कति गाम्बेसीलाई सोध परदेशीको याद कति गाम्बेसीलाई सोध देशको माया कति लाग्छ परदेशीलाई सोध परदेशीको याद कति गाम्बेसीलाई सोध देशको माया कति लाग्छ परदेशीलाई सोध तप्किएर कति जान्छन् चाहनाका थोपाहरू तप्किएर कति जान्छन् चाहनाका थोपाहरू बगैलानी निष्ठुरी त्यो बलेसीलाई सोध परदेशीको याद कति गाम्बेसीलाई सोध देशको माया कति लाग्छ परदेशीलाई सोध मुक्तक हो यो सन्तोष श्रेष्ठ ठेगाना यहाँले उल्लेख गर्नुभएको छैन उहाँले उल्लेख गर्नुभएको छैन जस मिठो मुक्तकलाई धन्यवाद दिन्छु ठेगाना यहाँले उल्लेख गर्नुभएको भए मलाई वाचन गर्न अझ मजा आउँथ्यो सन्तोषजी आगामी श्रृङ्खलामा यहाँले मुक्तक पोस्ट गर्दै गर्दा आफ्नो ठेगाना पनि उल्लेख गर्नुहोस् है मिठो मुक्तकलाई पुनः एकपटक धन्यवाद दिन्छु कोही साथी हुनुहोस् होला हौ त्रासले भएको छ आज पनि ठाउँ ठाउँमा झगडा भएको छ यत्र तत्र छोडेर पनि हेर्दा हेर्दै दुश्मन भन्ने भयो राखे मन भएको छ हेर्दा हेर्दै दुश्मन नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहोस् भन्नुहोस् प्रसन्न पढेल प्रसन्न चाहिँ कहाँ हुनुहुन्छ अहिले चाहिँ पेपर तुरुमै हुनुहुन्छ है के छ नयाँ नौलो खबर यहाँको चाहिँ ठिकै छ हस् हुन्छ कार्यक्रममा आउनु भएको छ मुक्तक सुन्छौँ आज कसैको हात कसैको ढिटो भएको छ आज कसैको हात कसैको जित भएको कोमा हर्ष कोमा बिरहको गीत भएको छ आज कसैको हार त कसैको जित भएको छ महासकोमा विरहको गीत भएको छ जताततै देशभरि मतगणना हुँदा जताततै देशभरि हुँदा जुलुसहरूको सङ्गीत भएको छ आज कसैको हार त कसैको जित भएको छ विजय जुलुसहरूको सङ्गीत हस् हुन्छ प्रसुना मिठो मुक्तक वाचन गर्नुभएको छ छौँ आउँदै गर्नुलाई प्रसुना पौडेल हामीलाई फोन गरिदिनुहुन्थ्यो पालो तपाईँको सुना सपन्न पाँच छब्बिस एक सय छयासीको बाटो खुला छ एउटा मुक्तक वाचन गर्छु त्यसपछि एउटा सुन्दर आवाज सुन्नतर्फ लाग्नुपर्छ कसैको साथ खोज्दैछ एक्लो मान्छे कसैको साथ खोज्दैछ एक्लो मान्छे ढुङ्गालाई ढोक्दैछ एक्लो मान्छे कसैको साथ खोज्दैछ एक्लो मान्छे ढुङ्गालाई ढोक्दैछ एक्लो मान्छे जिन्दगीको सहारा नभेटेर जिन्दगीको सहारा नभेटेर ईश्वरसँग सोध्दैछ एक्लो मान्छे कसैको साथ खोज्दैछ एक्लो मान्छे ढुङ्गालाई डोक्दैछ एक्लो मान्छे लाली गुराँस नानु श्रेष्ठ नुवाकोश अर्का खाँची तर हाल नयाँ दिल्ली भारत आफ्नो ठेगाना उल्लेख गर्नुभएको छ मिठो मुक्तको लागि लाली चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु समुद्र आवाज सुन्नतर्फ लाग्नुपर्छ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँले भने डाली गर्दै गर्नुहोला माया गर्छु तिम्रो सुदो भर्छु मलाई माया गर मेरो सुदो भर कति राम्रो अप्सरा जस्तो जीवन छ तिमीसँग कति राम्रो अप्सरा जस्तो जीवन छ तिमीसँग सारा संसार भुलाउने मन छ तिमीसँग कति राम्रो अप्सरा जस्तो जीवन छ तिमीसँग सारा संसार भुलाउने मन छ तिमीसँग अरे यार तिमीसँग के छैन र अरे यार तिमीसँग के छैन र दुनियाँ नै तोड्ने अनि जोड्ने बन्धन छ तिमीसँग कति राम्रो अप्सरा जस्तो जीवन छ तिमीसँग सारा संसार भुलाउने मन छ तिमीसँग मुक्तको यो दिव्य घायल रोल्पा हाल मलेसियाबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तको लागि धन्यवाद दिन्छु भोकर मात्र रेडियो नै हुनु छ भने फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्ज र इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com र न्युज चितवन डट कम मार्फत तपाईँले संसारभर एकसाथ सुनिरहनु भएको कार्यक्रम विशुद्ध मुक्तको गीत मात्रका कार्यक्रम चारलाई मुक्तकसँगै तपाईँ रहनु भएको छ सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको तपाईँको लागि खोलिरहेका छौँ कोही साथी हुनुहुन्छ सम्पर्कमा फर्खाइमा हुनुहुन्छ धेरै कुरायौँ क्यारे कोही साथी हुनुहुन्छ हेलो हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ हेलो रामपुरबाट इन्दिरा महतो र इन्दिराजी के छ खबर रामपुरतिरको ठिकठाक छ नैनौलो खबर बताउनुहोस् सबै ठिकठाक छ है हुन्छ निकै मिठो मुक्तक भाषण गर्नु इन्दिराजी समय विषयवस्तुलाई समेटेर मुक्तक लेख्नु भएको छ हुन्छ इन्दिराजी कार्यक्रममा आउनुहुन्छ खुसी लाग्छ आउँदै गर्नुहोला होला अहिले भने है इन्दिरा म त राम्रोबाट हामीलाई फोन गर्दै हुन्थ्यो कहिले हँसाउने मान्छे कहिले रुवाउने मान्छे कहिले हँसाउने मान्छे कहिले रुवाउने मान्छे दुःख पर्दा मेरै काखमा आँसु चुहाउने मान्छे कहिले हँसाउने मान्छे कहिले रुवाउने मान्छे दुःख पर्दा मेरै काखमा आँसु चुहाउने मान्छे खै किन यति निठुर बन्न खोज्दैछ खै किन यति निठुर बन्न खोज्दैछ निकै प्यारो मान्छे भन्न सुहाउने मान्छे कहिले हँसाउने मान्छे कहिले रुवाउने मान्छे दुःख पर्दा मेरै काखमा आँसु सुहाउने मान्छे मुक्तको अझै भूषाल फलेवास देवीस्थान साथ पर्वत तुराहाल भरत दस्तित त मुक्तको लागि धेरै धेरै धन्यवाद दिन्छु अर्को मुक्त पनि म यति बेला वाचन गर्छु प्रदेशीको सपना मिठो हगितमा तितो हुन्छ परदेशीको मिठो सपना हकिकतमा तितो हुन्छ जिन्दगी नै जीवनभरि अरू कुनै धितो हुन्छ परदेशीको सपना मिठो हकिकतमा तितो हुन्छ जिन्दगी नै जीवनभरि अरूको नै धितो हुन्छ त्यही भएर परदेशीहरू कहाँ छन् र खुसी असेल त्यही भएर त परदेशीहरू कहाँ छन् र खुसी असेल तिन अक्षरको परदेशी शब्द भन्न मात्रै छिटो हुन्छ परदेशीको सपना मिठो हकिकतमा तितो हुन्छ जिन्दगीले नै जीवनभरि अरू कुनै धितो हुन्छ मुक्तक हो दिपक बुढाथोकी रोल्पा हाल मलेसिया मुक्तको लागि धन्यवाद दिन्छु पक्का विदेशीको यो जीवन शैलीलाई उहाँले उल्लेख गर्नुभएको छ मुक्तको लागि धन्यवाद दिन्छु फेरि पनि अर्को मुक्तक म यति बेला वाचन गरिहाल्छु मुक्तक हो मलाई समर्पित विमसको मुक्तक म यति बेला देख्दैछु मेरा यी नजरबाट तल झऱ्यौ तिमी हेर मेरा यी नजरबाट तल झऱ्यौ तिमी हेर कोहो चिन्दिन म मेरा मेरा लागि मर्यौ तिमी हेर मेरा मेरा यी नजरबाट तल झऱ्यौ तिमी हेर को हौ चिन्दिन म मेरा लागि मर्यौ तिमी हेर दिलमा नसकिने मस्तिष्कमा राखेको थिएँ दिलमा नसकिने मस्तिष्कमा राखेको थिएँ गिरेर झन् पैतालामै पर्यौ तिमी हेर मेरा यी नजरबाट तल झऱ्यौ तिमी हेर मुक्तको लागि विश्व मल्ल समर्पित विमसको मुक्तको मैले वाचन गरेँ धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्त पनि म यति बेला वाचन गर्छु सूर्य बुढाथोकी सूर्य बुढाथोकी रोल्पा हाल मलेसिया जोहार जोहोर भनेर लेख्नु भएको छ आफ्नो ठेगाना यो मुक्तक म यति बेला वाचन गर्दैछु फुलै फुलको जिन्दगी आज काँडा भएछ फुलै फुलको जिन्दगी आज काँडा भएछ आफ्नो मुटुसँगै जिन्दगी आज टाढा भएछ फुलै फुलको जिन्दगी आज काँडा भएछ आफ्नै मुटुसँग जिन्दगी आज टाढा भएछ बाध्यताले बिरानो देशमा छु जहाँ भए पनि बिर्सन कहाँ सक्छु र प्रिया बाध्यताले बिरानो देशमा छु जहाँ भए पनि बिर्सन कहाँ सक्छु र प्रिया हाम्रो चोखो माया गाढा भएछ फुलै फुलको जिन्दगी आज काँडा भएछ आफ्नै मुटुसँग जिन्दगी टाढा भएछ मुक्तको सूर्य बुढाथोकी रोल्पा हाल मलेसिया जोहर भनेर लेख्नु भएको छ ठिकाना मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम चार लाइन मुक्तक तपाईँले सुनिरहनु भएको छ तपाईँको मुक्तकमा आवाज तपाईँको आवाजमा आफ्नो मुक्तक वाचन गर्न चाहनुहुन्छ भने सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गरिरहे तपाईँले डायल गर्न सक्नुहुन्छ र सँगै गएको साथक अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल थियो सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ सात दिने सहयात्री बिच बाटोमै छुटेपछि साथ दिने सहयात्री बिच बाटोमै छुटेपछि लाग्छ अब यो सफर कठिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ सुन्दै सुनको जीवन रङ्गिन हुँदैछ यही सवालमाथिको जवाब पनि मसँग छन् ती जवाबहरू म एकैछिनपछि लिन्छु तर यति बेला फेरि पनि अर्को मुक्त म यति बेला वाचन गर्न चाहन्छु मुक्तक म हेर्दैछु गङ्गा कुसुमको मुक्तक हुनुपर्छ गङ्गा कुसुमको मुक्तक हो मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो मैले मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो मैले लागेन झ्याप्पै कालले बाध्यता बाँच्नु पर्यो मैले मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो मैले लगेन झ्याप्पै कालले बाध्यता बाध्यता बाँच्नु पर्यो मैले दुनियाँ स्वार्थी संसारमा अडेको छ दुनियाँ स्वार्थी संसारमा अडेको छ कति गर्छौ माया तिमी जाँच्नु पर्यो मैले मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो मैले लगेन झ्याप्पै कालले बाध्यतामा बाँच्नु पर्यो मैले मुक्तको गङ्गाको सुम धन्यवाद छ गङ्गा यो मिठो मुक्तको लागि है मिठो मुक्तको लागि उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम चारलाई मुक्तक सुनिरहनु भएको छ भोक मात्रै रेडियो सुन्ने हिँड्नु सुनिरहनु भएको छ भने र सँगै तपाईँले कार्यक्रम फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा न्युज चितवन डट कम मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ पनि सुन्न सक्नुहुन्छ र तपाईँले कार्यक्रम सुन्न भ्याउनु भएको छैन अथवा कुनै कुनै श्रृङ्खला यदि यहाँलाई मनपर्छ भने तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आफूलाई पाइक पर्ने समयमा Chisapani Nepal dot blogspot dot com Mohan Bihani dot blogspot dot कमसँगै चार लाइन मुक्तक डट ब्लग स्पोर्ट डट कममा हामी कार्यक्रम अपलोड गर्ने गर्छौँ कार्यक्रमलाई तपाईँले आफूलाई पाइक पर्ने समयमा अपलोड गरेर डाउनलोड गरेर पनि आफूलाई पाइक पर्ने समयमा सुन्न सक्नुहुन्छ फेसबुक पेजमा तपाईँले मुक्तक पोस्ट गर्नु तपाईँका फेसबुक पेजमा पोस्ट भएका मुक्तक पनि मैले वाचन गरिरहेको छु तपाईँको जवाफ म यति बेला वाचन गर्नुभन्दा अगाडि एउटा सुमद्रा आवाज यति बेला सुनाउँछु यहाँलाई त्यसपछि म जवाफ लिएर एकैछिनपछि आउँछु खोज्ने हो कि हृदयको तुना चुडाए जीवन अन्तै मोड्ने हो कि किनारमा छोडी मलाई अर्को साथ खोज्ने हो कि सुन्दै सुनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ साथ दिने सहयात्री बिच बाटोमै छुटेपछि लाग्छ अब यो सफर कठिन हुँदैछ यही सवालमाथिको जवाफ अब म उठाउँदैछु जवाफ म हेर्दैछु लोकराज सर्जनको जवाफ म सुरुमा हेर्दैछु व्यथै व्यर्थै दिललाई दुखाएर के गर्नु व्यर्थै दिललाई दुखाएर के गर्नु मन दुखाए आँसु बगाएर के गर्नु व्यर्थै दिललाई दुखाएर के गर्नु मन दुखाइ आँसु बगाएर के गर्नु जे लेख्यो तकदिरमा त्यही त हुँदो रहेछ जे लेख्यो तकदिरमा त्यही त हुँदो रहेछ जतिसुकै पीडा लुकाएर के गर्नु व्यर्थै दिललाई दुखाएर के गर्नु मन दुखाइ आँसु बगाएर के गर्नु मुक्तको यो लुकरा सर्जन बर्दिया खैरने जवाबको लागि धेरै धेरै धन्यवाद दिन्छु अर्को जवाब पनि म लिन्छु यति बेला जवाब म हेर्दैछु यति बेला जवाब म लिँदैछु कार्यक्रम चलाइन मुक्तकमा यो सवालमाथिको जवाब म लिँदैछु ईश्वर छतकुली स्पर्शको जवाब लिन्छु दुःखपछि जीवन रङ्गिन हुन्छ साथी दुःखपछि जीवन रङ्गिन हुन्छ साथी आँसु झर्छ चेहरा मलिन हुन्छ साथी दुःखपछि जीवन रङ्गिन हुन्छ साथी आँसु झर्छ चेहरा मलिन हुन्छ साथी साथ छुटे पनि एक्लै हिँड्न जान्नुपर्छ साथ छुटे पनि एक्लै हिँड्न जान्नुपर्छ एक्लै एक्लै एक्लै एक्लै भौतारिँदै एक्लै एक्लै भौतारिँदा कठिन हुन्छ साथी दुःखपछि जीवन रङ्गिन हुन्छ साथी आँसु झर्छ चेहरा मलिन हुन्छ साथी जवाबको लागि ईश्वर छतकुली स्पर्श उहाँलाई पनि जवाफको लागि धन्यवाद दिन्छु अर्को जवाब पनि लिन्छु अझै भुसालकै जवाब छ यति बेला रङ्गिन उसको जीवन खुसी मान्नुपर्छ रङ्गिदा उसको जीवन खुसी मान्नुपर्छ आँसु लुकाई कहिलेकाहीँ हाँस्न जान्नुपर्छ रङ्गिन रङ्गिदा उसको जीवन खुसी मान्नुपर्छ आँसु लुकाई कहिलेकाहीँ हाँस्न जान्नुपर्छ पराई हुँदा आफ्नो मान्छे मन रुनु स्वाभाविक हो पराई हुँदा आफ्नो मान्छे मन रुनु स्वाभाविक हो पिरतीको रित नै यस्तै भन्ने ठान्नुपर्छ रङ्गिता उसको जीवन खुसी मान्नुपर्छ आँसु लुकाई कहिलेकाहीँ हाँस्न जानुपर्छ बाबको लागि पनि धन्यवाद दिन्छु अझै भूषाल फलेवास दुई सय बिस अनुसार तुराहाल भरतु दस चितवनबाट मुक्त पोस्ट गर्नुभएको फेसबुक पेजमा जवाबको लागि धन्यवाद दिन्छु अर्को जवाफ पनि लिन्छु दिपक सिरियस रोल्पा हाल मलेसिया जवाबको यति बेला पर्दैछु म बिच बाटोमा बिच बाटोमा हिँड्दाखेरि हजार साथी हुने गर्छन् बिच बाटोमा हिँड्दाखेरि हजार साथी हुने गर्छन् छोडी जाने मायालु आफै पछि रुने गर्छन् बिच बाटोमा बिच बाटोमा हिँड्दाखेरि हजार साथी हुने गर्छन् छोडी जाने माइलु आफै पछि रुने गर्छन् माया मारी जानेलाई सराप लाग्नेछ हजुरको माया मारी जानेलाई सराप लाग्नेछ हजुरको हेर्दै जानुहोस् पटक पटक आँसुले मुख धुने गर्छन् बिच बाटोमा बिच बाटोमा हिँड्दाखेरि हजार साथी हुने गर्छन् जोडी जाने मायालु आफै पछि रुने गर्छन् जवाबको लागि धन्यवाद दिन्छु दिपकजीलाई अर्को जवाब पनि लिन्छु म यति बेला सायद यो अन्तिम जवाब हुनैपर्छ सुन्दै जानुहोस् उसको बारेमा के के हल्ला चल्छ अब सुन्दै जानुहोस् उसको बारेमा के के हल्ला चल्छ अब त्यस्तै कुराहरू सुनेर हजुरको मुटुमा आगो बल्छ अब सुन्दै जानुहोस् उसको बारेमा के के हल्ला चल्छ अब त्यस्तै कुराहरू सुनेर हजुरको मुटुमा आगो बल्छ आगो बल्छ अब सायद खुसी सायद खुसी छे होला ऊ हजुरबाट टाढा भएर सायद खुसी छे होला ऊ हजुरबाट टाढा भएर जिन्दगी उसलाई नै सुम्पनु भएछ त्यसैले त हजुरको आँसु झर्न झर्न थाल्छ अब सुन्दै जानुहोस् उसको बारेमा के के हल्ला चल्छ अब त्यस्तै कुराहरू सुनेर हजुरको मुटुमा मुटुमा आगो सहेर हेर जवाफलाई धन्यवाद दिन्छु कता कति मुक्तकको संरचनाबाट बाहिरन खोज्या कि जस्तो लाग्यो जस जवाफको लागि धन्यवाद दिन्छु सूर्य बुढाथोकी रोल्पा हाल मलेसिया भनेर लेख्नुभएको छ आफ्नै गाना कार्यक्रम चारलाई मुक्तक सुनिरहनु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ त्यो कार्यक्रम सवाल राख्नुपर्छ तपाईँ त्यसको त्यो तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोस् त्यसको अगाडि म एउटा सुन्दर आवाज अगाडि सार्दैछु सबैभन्दा धेरै माया गर्छु भने गर्छु सबैभन्दा धेरै माया गर्छु भने गर्छौ साना साना कुरा माने फेरि झर्किने गर्छौ सबैभन्दा सबैभन्दा धेरै माया गर्छु भने गर्छौ साना साना कुरा माने फेरि झर्किने गर्छौ किन हो आजकल मबाट टाढिन खोज्दैछौ किन हो आजकल मबाट टाढिन खोज्दैछौ फेरि किन एकान्तमा साथ मेरो खोज्ने गर्छौ सबैभन्दा धेरै माया गर्छु गर्छु भन्ने गर्छौ साना साना कुरामा नै फेरि झर्किने गर्छु मुक्तक हो अनि महत्त्व अन्त्यमा यो मुक्तक लिएँ तपाईँले कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साथको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि सहज हुनेछ यहाँलाई चाहेर नि तिमीलाई आफ्नो बनाउन सक्दिनँ चाहेर नि तिमीलाई आफ्नो बनाउन सक्दिन छोडी तिमीलाई एक्लै पनि रमाउन सक्दिन चाहेर नि तिमीलाई आफ्नो बनाउन सक्दिन छोडी तिमीलाई एक्लै पनि रमाउन सक्दिनँ पानी बिनाको माछासरी हाल हुन्छ होला पानी बिनाको माछासरी हाल हुन्छ होला साँच्चै तिमी बिना म मुस्कुराउन सक्दिनँ साँच्चै तिमी बिना म मुस्कुराउन सक्दिनँ चाहेर नि तिमीलाई आफ्नो बनाउन सक्दिन छोडी तिमीलाई एक्लै पनि रमाउन सक्दिनँ यही सवालमाथिका जवाबसँगै आफूसँग भएका मिठा रसिला मुक्तिकलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा बाँच्नुहोस् तपाईँले फेसबुक पेज प्रयोग गर्नुपर्ने हुन्छ W W W dot facebook dot com slash चारलाइन मुक्तक सिएच डबल एआरएलआइएनइएमयुकेटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेटाउनुहोस् लाइक गर्नुहोस् र आफ्नो मुक्तकलाई वालमा पोस्ट गर्नुहोस् अथवा कमेन्ट बक्समा यहाँ लेख्नु मुक्तक पोस्ट गर्न सक्नुहुन्छ अब सँगै अब भने हामी कार्यक्रममा बिदा बिदा हुनुपर्छ कार्यक्रम सकिसके पछाडि हामी विभिन्न ब्लगमा कार्यक्रम अपलोड गर्ने गर्छौँ चारलाइन मुक्तक dot blogspot dot com Chisapani Nepal dot blogspot dot com Mohan Bihani dot blogspot dot कमबाट तपाईँले कार्यक्रम डाउनलोड गरेर पनि आफूलाई पाइक पर्ने समयमा सुन्न सक्नुहुन्छ र कार्यक्रमप्रतिको सल्लाह सुझाव प्रतिक्रिया यहाँले दिन पनि सक्नुहुन्छ बिदा हुनुपर्छ भने सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद त्योभन्दा अगाडि फेसबुकबाट एसएमएसबाट पठाउनु भयो तपाईँलाई धन्यवाद सँगै सँगै तपाईँले फोन गर्नुभयो फोन गर्नको लागि प्रयास गर्नुभयो तपाईँलाई धन्यवाद सङ्गीत रेडियो सुन्नुभयो रेडियो सुन्नलाई अरूलाई सिफारिस गर्नुहोस् तपाईँले कार्यक्रमलाई मन पराउने माया गर्ने तपाईँ सम्पूर्ण सम्पूर्ण मुख्य मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो स्टेसनमा प्याउँदै तपाईँ र मेरो सामी पिता अझ निकट बनाउन सकिने मेरो आत्मीय साथी बिन्दास पिआरटीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चार लाइन मुक्तको आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल बिदा हुन्छु हस् नमस्कार यहाँको बाँकी शुभ बित शुभरात्रि शुभ सपनी आँखाको आँसु दोष कसैलाई दिन चाहन्न पिउने छु बरु आँखाको आँसु मायाको चिनो सम्झेर company